अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो कार्यक्रम अर्पण समर्पण स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउने गर्छौँ दुई बजेको अर्पण समाचार लगत्तै करिब करिब तिन बजेसम्म र यस श्रृङ्खलामा रहेर विशेष गरी तपाईँको सम्झनालाई तपाईँको आफन्तसम्म पुर्याउँछौँ र आजको अर्पण समर्पणको यो श्रृङ्खलामा भने मैले विशेष गरी निकै नै चर्चित लोकभाकाहरू तपाईँको माझमा लिएर आएको छु तपाईँको सम्झनाको साथमा निकै नै चर्चित लोकभाकाहरू आजको कार्यक्रममा प्रस्तुत गर्नेछौँ र तपाईँ आउन चाहनुहुन्छ आफ्नो आफन्तलाई सम्झिन मन लागेको छ भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला अर्पण समर्पणको यो श्रृङ्खला तपाईँले रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्सबाट त सुन्नु भएको छ नै साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ तपाईँकै सम्झना साट्नको लागि हामी आइपुगिसकेका छौँ र यति बेला राजीले सङ्केत गर्दै हुनुहुन्छ कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ धेरै पहिलेको पुरानो साथी पुरानो साथी है हजुर कहाँदेखि भन्नुहोस् त अहिले त है टाढी नै हो अहिले टाढीमै हुनुहुन्छ है पहिला पहिला कहाँ हुनुहुन्थ्यो पहिला पोखरा पोखरा हुनुहुन्थ्यो है अनि के छ मिठो आवाजमा गीत गुनगुनाउनु हुन्थ्यो बिर्सिनु भयो कि बिर्सिनु भएको छैन छैन है मैले चिने कि चिनेन होला खै चिन्नुभयो जस्तो जस्तो लाग्छ चिन्नुभयो जस्तो जस्तो लाग्छ है अनि कहाँ हराउनु भएको दिदी तपाईँ कति समय पछाडि मात्र आउनु भएको तपाईँ धेरै समय पछाडि आउनु भएको म त कतै पनि हराएको छैन त यही छु त धेरै समय आउनु भएन ल ठिकै छ तपाईँ पनि आउनु भएन छ म आएको कति समय भइसक्यो आजसम्म भेट भएन है अनि के छ नाना उसलाई हालखबर ठिकै छ मैले मात्र चिनेर त पक्कै पनि भएन साथीहरूले को बोल्या होला भनेर रेडियो सुनिराख्नु भएको छ के भन्नुहुन्छ म पर्सना पौडेल बोल्या हो भन्छु हजुर पर्सना पौडेल बोल्या हो भन्छु प्रसुना पौडेल दुर्गा हो भन्छु बोल्या हो भन्छु ए बोल्या हो भन्छु म त दुर्गा निकनेम <laughs> राखिसक्नु भएछ कि भनेर नि होइन होइन अनि प्रसुनाजी हजुर खाजा खानुभयो कि खानु भएको छैन छैन खानु भएको छैन हजुरले मैले त खाइसकेँ हजुर अनि आज अर्पण समर्पण मार्फत कविता सम्झिन मन लाग्यो हजुरको लागि विघ्नेश्वर बाबाको लागि अनि मेरो साथीहरू बिनाको लागि आशाको लागि कृपाको लागि सङ्गीता सरिना अनि मेरो हल फ्रेन्ड चमेली थापाको लागि अनि विनिता थापाको लागि अनि बागलुङ पोखरामा अनि मेरो फ्यामिलीको लागि र अर्पण श्रवण गरेर बुझ्नुहुने तमाम श्रोताबिनको लागि भन्न चाहन्छु हुन्छ प्रश्नजी आउँदै गर्नु होला यसरी माया नमार्नुहोस् है अलि दुःख लाग्छ क्या है ल अहिले मैले छुटिन्छु नमस्कार प्रसुनाजी हुनुहुन्थ्यो नजिकैबाट आउनु भएको थियो अर्पण समर्पणको श्रृङ्खलामा तपाईँलाई पनि आउन मन लागेको छ भने आउनुहोला दुईवटा बाटो हामीले तपाईँको लागि खुला गरिराखेका छौँ तपाईँ फोन डायल गर्दै गर्नुहोस् यो बिचमा एउटा निकै नै रमाइलो भएका तपाईँको माझमा राख्छु भन्दै थिएँ कोही साथी आइसक्नु भएको छ अरे राज्यले इसारा गरिसक्नुभयो म उहाँसँग कुराकानी गर्छु त्यस पछाडि भने एउटा निकै नै रमाइलो भाका छ तपाईँको माझमा राख्छु हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट शान्ति लामा शान्ति लामा शान्तिजी के छ तपाईँको हालखबर ओहो हाम्रो शान्तिजीसँग अस्ति पनि यस्तै भएको थियो कि जस्तो लागेको थियो आज पनि डिस्कनेक्ट भयो ठिकै छ फेरि पनि फोन प्रयास गर्नु शान्तिजी पक्कै पनि लाग्नेछ तपाईँ पनि फोन प्रयास गर्न चाहनुहुन्छ आफन्तलाई सम्झिन चाहनुहुन्छ भनेदेखि आउनुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस डायल गरेर हामी हरेक दिन आउने गर्छौँ दुई बजेको अर्पण समाचार लगत्तै करिब करिब तिन बजेसम्म मात्र तपाईँको सम्झना आफन्तसम्म पुर्याउनका लागि आउँछौँ त्यसो त यो समयमा तपाईँलाई यी गीत सङ्गीतहरूबाट मनोरञ्जन दिला दिलाउनको लागि पनि आउने गर्छौँ विशेष गरी कार्यक्रमको उद्देश्य भनेको तपाईँको सम्झना तपाईँको सन्देश कुनै अलिकति टाढा हुनुहुन्छ आफन्तदेखि त्यो दुरीलाई चाहिँ अलिक कम गर्नको लागि हामी माध्यम भनेर आएका छौँ यति बेला भने कोही साथी हुनुहुन्छ लाइनमा नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट पार्वती लामा हजुर पार्वतीजी के छ हाल खबर सबै ठिकै हजुर के गर्दै हुनुहुन्छ तपाईँ हाम्रो पनि ठिक छ म त्यति बसी बस आज त्यतिकै खेल्दै बस्दै गरेर भनेपछि निकै नै रमाइलो छ है रमाइलो भन्नु पर्ला ल ठिकै छ अनि आज अर्पण समर्पण मार्फत चाहिँ पार्वतीले के गर्छ सम्झिने मेरो दिदी यहाँ सुन्नु भइरहेको रेडियो हजुर मेरो साथीहरू राधिका अनि इन्द्र कुमारी सङ्गीता अनि विष्णु अनि हजुरको लागि धन्यवाद लागि अनि रिजन दाईको लागि अनि सुवास दाईको लागि मलाई पार्वती भनेर चिने नचिने सम्पूर्णको लागि हुन्छ पार्वतीजी आउनुभयो खुसी लाग्यो अहिले पनि बिदा हुन्छु नमस्कार नमस्ते पार्वतीजी आउनु भएको थियो यति बेला कोराकदेखि हुनुहुन्थ्यो र अर्पण समर्पणको श्रृङ्खलामा एउटा मिठो भाका बजाउँछु भनिराखेका थिएँ साथीहरू फोन खोलेर बसिराख्नु भएको छ एकजना साथीसँग कुराकानी गर्छु त्यस पछाडि भने हामी एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ हजुर नमस्कार हजुर दिदी नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म बदन अधिकारी बदन अधिकारी चैनपुरबाट है हजुर दिदी बदनजी हजुर अनि आज रामनवमीको दिन चैत दसैँ कसरी मनाइराख्नु भएको छ आ घरमा बस्यो त्यही बिदा छ घरमा बस्यो टिभी हेऱ्यो एफएम सुन्यो कुन काम सजिलो लाग्छ घरमा बसेर टाइम पास गर्न गाह्रो कि बोर्डिङमा जान सजिलो मलाई त बोर्डिङ जान सजिलो लाग्छ दिदी है घरमा टाइम पास गर्ने गाह्रो गाह्रो हुन्छ है <laughs> हजुर ल ठिकै छ व्यस्त रहनु पनि पर्छ काम गर्नु पनि पर्छ है हजुर ल ठिकै छ आज कार्यक्रममा आउनु भएको छ कसलाई सम्झना सन्देश स्पेसली त मेरो कालीको लागि अनि त्यहाँबाट सूर्य दाईको लागि हजुरको लागि राज दाईलाई हिरजन दाईलाई विष्णु दाईलाई अर्को नौल फ्यामिली मनगना फिन्सीको रमेश शङ्कर हिरा आन्टीलाई अनि त्यहाँबाट मलाई बदन आन्टी नै सम्पूर्णको लागि हुन्छ बदनजी आउनुभयो खुसी लाग्यो माया गरिराख्नुलाई यसरी नै अहिले भने छुटिन्छ है त हस् त नमस्कार नमस्कार बदनजी हुनुहुन्थ्यो यति बेला चैनपुरदेखि आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा अब भने हामी एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ निकै नै रमाइलो छ भाका रामजी खाँड अनि साथीहरूको आवाज रहेको भाका हो बरु धोका दिन हुँदैन म त भन्छु यहाँ हजुर बरु धोका दिन हुँदैन यो संसारै मायामा अडिया छ हामीले माया लगाउन किन हुँदैन कृष्णजीले गोपिनी छकाए छकाए महादेवले पार्वती फकाए बरु धोका दिन हुँदैन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 हुनुहुन्छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो कार्यक्रम अर्पण समर्पण विश्राम पछाडिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्जमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ तपाईँको सम्झना आफन्तसम्म पुर्याउनका लागि हामी आएका छौँ र आउने गर्छौँ र यदि आफन्तहरूलाई सम्झिन मन लागेको छ साथीहरूलाई कुनै सन्देश दिनु परेको छ अलिकति टाढा हुनुहुन्छ आफन्त घर परिवारदेखि यो समयमा तपाईँलाई कुनै सन्देश नदिन आउने भएको छ भने तपाईँले सम्झिनुहोला हामीलाई अर्पण समर्पणको व्यवसायलाई तपाईँकै सम्झना आफन्तसम्म पुर्याउनका लागि आउने गर्छौँ हरेक दिन दुई बजीको अर्पण समाचार लगत्तै करिब करिब तिन बजेसम्म र यति बेला राजको सङ्केत छ कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म कुम्रोजे कर्णालीबाट लक्ष्मी चौलागाई लक्ष्मी चौलागाई अनि लक्ष्मीजी हजुर के गर्नुहुन्छ तपाईँ केही छैन है अनि अर्पण समर्पणको यो श्रृङ्खलामा आउनु भएको छ रेडियो अर्पण कतिको सुन्नुहुन्छ एकदमै सुन्नुहुन्छ तर फोन चाहिँ कहिले काहीँ गर्नुहुन्छ फोन चाहिँ गर्दै गर्नुहुन्न माया नै लाग्दैन जस्तो गरी है ल ठिकै छ त्यो माया कहिले पनि नघटोस् सधैँ यसरी नै माया गरिराख्नु होला र फोन लागिहाल्यो भने फेरि फोन हो फोन लाग्यो भनेर चाहिँ नराख्नुहोस् है ल ठिकै छ यसरी नै माया गरिराख्नु होला आज चाहिँ को कसो सम्झिनुहुन्छ कार्यक्रम मार्फत धन्यवाद त्यसपछि कन्ट्रोलको साथीलाई अनि अर्पण होल युनिटलाई अनि सानो नानी प्रशंसा प्रशंसा है यसको लागि हजुर अनि अर्की ठुली नानी प्रकृति चौलागाई र मेरो घर परिवार अनि त्यसपछि माइती परिवार र लक्ष्मी चलगायो भने चिन्ने नचिन्ने माया गर्ने घेडा गर्ने सम्पूर्णको लागि हुन्छ लक्ष्मीजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो फेरि फेरि पनि आउँदै गर्नु होला है नमस्कार लक्ष्मीजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ राज्यको इसारा त्यस्तै मिलाएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार नमस्ते दिदी गुड आफ्टरनुन हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ मिलन चेपाङ काठमाडौँबाट दिदी मिलन चेपाङ कहाँबाट भन्नु परे काठमाडौँबाट काठमाडौँबाट अनि के गर्नुहुन्छ मिलनजी पढाइको पढाइ पढाइ गर्दैछु दिदी पढाइ गर्दै हुनुहुन्छ है अनि मिलनजीको बसी बसाई घर काठमाडौँतिर हो कि यतै चितवनतिर नै दिदी म पढाइको सिलसिलामा काठमाडौँ गएको हो होइन हजुर हजुर मेरो घर चाहिँ का चितवन कोराकमा हो दिदी ए कोराकमा हो ल ठिकै छ अनि आज टाढाबाट सम्झिनु भएको छ यति बेला अर्पण समर्पणको व्यवसाय आइरहेछ भन्ने थाहा भएर सम्झेर फोन गर्नुभयो होला है हजुर कसलाई सम्झिन चाहनुहुन्छ दिदी सम्झिन फर्स्ट अफ अल त हजुरलाई है धन्यवाद अनि टेक्निकल टेक्निकल दादालाई त्यसपछि मेरो जस मेरो बुवा चितनमा हुनुभएको मेरो परिवार बुवा जेलिङ चेपाङ मम्मी श्रीमा चेपाङ दादा दिपक चेपाङ र बहिनी रुपी चेपाङ र मामा रिजन जस मलाई यस अर्पण कार्यक्रममा जस उहाँले मलाई नम्बर दिनुभएको थियो रिजन मामाले होइन हजुर हजुर उहाँलाई पनि धेरै धेरै एकदम सम्झिन चाहन्छु म मामा के गर्दै हुनुहुन्छ भनेर उहाँलाई म सम्झिन चाहन्छु र अनि अर्पण रेडियो अल युनिटलाई बस्नुभएका उहाँहरूलाई सबलाई हुन्छ मिलनजी आउनुभयो खुसी लाग्यो अहिले भने तपाईँबाट बिदा हुन्छ है त नमस्कार मिलनजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा हामी एउटा मिठो भाका यहाँनिर जोड्छौँ निकै नै चर्चित भाका निकै नै रमाइलो भाका छ यति बेला नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेको भाका हो तपाईँको माझमा यो भाका राख्छौँ र एकैछिन पछाडि बिदा माग्नको लागि उपस्थित हुनेछौँ यति बेला भने तपाईँ सम्पूर्णको लागि राख्न चाहन्छु निकै नै चर्चित भएका रोदे घरमै र बास बाह्र मासे मायाको क्यास अर्पण समर्पणको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँको सम्झना आफन्तसम्म पुर्याउने क्रममा अब भने लगभग कार्यक्रमको पनि अन्तमा आइसकेका छौँ कार्यक्रमबाट बिदा माग्नुपर्छ यति जेलसम्म तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनामा रहेर तपाईँले पनि साथ दिनुभयो तपाईँप्रति पनि आभारी छु र विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति हृदयदेखि नै आभार प्रकट गर्छु आज कार्यक्रममा आउनु भएको थियो प्रसुनाजी टाढीबाट शान्तिजी हुनुहुन्थ्यो कुराकबाट त्यस्तै गरी पार्वतीजी आउनुभएको थियो कुराकबाटै बदनजी चैनपुरबाट लक्ष्मीजी हुनुहुन्थ्यो अनि मिलनजी सुन्दै तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु फोन गर्न प्रयास गर्नुहुने तपाईँप्रति पनि आभार प्रकट गर्छु र यतिजेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद दिँदै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु अन्तमा विष्णु माझी अनि भीम थापा मगरको आवाज रहेको मिठो भाका तपाईँको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 भनाई निर्वाचनको मिति घोषणा नगरेको भन्दा एकीकृत माओवादी सरकारसँग असन्तुष्ट काङ्ग्रेस सभापति कोइराला र चिनिया राजदूत चुन्ताई बीच भेटवार्ता एकीकृत माओवादी अध्यक्ष प्रचण्डद्वारा नेपालको विकासका विषयमा चिनिया व्यवसायीसँग छलफल नेभी संघको त्रिचालिसौँ स्थापना दिवस प्रतिनिधि विवाद नटुङ्गिएपछि चितवन नेभी संघको जिल्ला अधिवेशन स्थगित बाँकेको सोनापुरमा पोखरीमा डुबेर दुईजनाको मृत्यु अमेरिकाको बोस्टनमा विस्फोट गराउने एक संदिग्ध व्यक्तिको प्रहरी कारवाहीमा परि मृत्यु पाकिस्तानी पूर्व शासक मुशरफ गिरफ्तार र भारतमा जारी आइपिएल क्रिकेटमा दिल्ली को छैटौँ हार आज हैदराबाद र पन्जाब भिड्ने स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमसा ट्राभल्स टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क new Mimosa travels and tours Ratnanagar दुई टाढी हाङकङ बजार फोन शून्य छपन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल भट्टराई र धीरज बस्नेतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउबाले आगामी संविधानसभा चुनावको मिति चुनावको तीन महिना अघि मात्रै घोषणा हुने बताउनु भएको छ चुनावको मिति तोक्न अहिले हतार नभएको भन्दै नेता देउबाले तत्काल मिति घोषणा गर्दा विभिन्न अवरोधहरू उत्पन्न हुन सक्ने बताउनुभयो सर्लाहीको लालबन्दीमा पत्रकारहरूसँग देउबाले मङ्सिरमा चुनाव हुनेमा कुनै शङ्का नराख्न पनि आग्रह गर्नुभयो मङ्सिरमा चुनाव निश्चित भएको भन्दै मिति घोषणा भएको तीन महिनाभित्र चुनाव सम्भव भएको उहाँको भनाइ थियो चारसम्म अरू पार्टीहरू चुनाव भाग लिने कुरा कुरामा हामीलाई विश्वास छ कि सबै पार्टीहरू वैद्य वैद्य ग्रुप वैद्य भएको पार्टी पालिका पार्टी माओवादी उपेन्द्र यादव लगायतका सबै पार्टीहरू अन्तर्गत चुनाव भाग लिनेछ धेरै इस्युहरू उठेका छन् जनजातिको निम्तिबाट उठाएका छन् मधेसी साथीहरूको कुरा उठाएका छन् जस्तै अरूले आदिवासीहरूको कुरा उठाएका छन् महिलाहरूको कुरा उठाएका छन् दलित जनजाति कुरा सबै महावनाखेरि समग्रमा भावना भावनासहित सबै गरेर राजनीतिक प्रस्तावमा राख्नु आगामी संविधान संविधानसभा चुनावमा प्रमुख दलहरूबीच नै प्रतिस्पर्धा हुने भएकाले प्रतिस्पर्धी दलहरूसँग तालमेल गर्ने सम्भावना कम भएको देउवाले बताउनुभयो नेता देउवाले आगामी चुनावमा नेकपा माओवादी मधेसी जनअधिकार फोरम लगायतका सबै दलहरू सहभागी हुने समेत दावी गर्नुभयो सभा चुनावबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हुने उहाँको दावी छ अर्का नेता विमलेन्द्र नेधीले कांग्रेस सशक्त रूपमा चुनावी तयारीमा लाग्ने बताउनुभयो पार्टीभित्रका सबै गुट उपगुटलाई अन्त्य गर्दै चुनावका लागि एक भएर लाग्न कार्यकर्तालाई निर्देशन दिइएको गरिएको पनि निधिले जानकारी दिनुभयो एकीकृत नेकपा माओवादीका नेता हरिबोल गजुरेलले मधेसी र जनजाति दलहरूसँग तालमेल गरेर भए पनि आगामी संविधान सभा चुनावमा दुई मत ल्याइ छाड्ने दावी गर्नुभएको छ आफ्नो पार्टीले दुई त्याय मत नल्याएर संविधान बन्न नसकेको दावी गर्दै गजरेलले मधेसमा पार्टीको पक्कड राख्ने विषयमा छलफल भइरहेको पनि जानकारी दिनुभयो आज सर्लाहीको हरिओनमा गरिएको पत्रकार सम्मेलनमा एकीकृत माओवादीको मधेस ब्युरो इन्चार्ज समेत रहनुभएका गजरेलले निर्वाचनको मिति घोषणा नभए पनि चुनावको तयारी गरिरहेको बताउनुभयो उहाँले सरकारले अहिलेसम्म चुनावको मिति घोषणा नगरेको प्रति पनि असन्तुष्टि जनाउनु भएको छ यसअघि पनि एकीकृत नेकपा माओवादीले औपचारिक रूपमै बैठक मार्फत नै सरकारले मिति घोषणा नगरेको भन्दै असन्तुष्टि जनाएको थियो आफ्नो पार्टी संहिता पक्षधर भएकाले मधेसी जनमत एकीकृत माओवादीसँगै भएको गजुरेलको दावी छ साताव्यापी चीन भ्रमणमा रहनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनिया सहर सेन्जेनको भ्रमण गर्नुभएको छ देङ सियोपिङले नमुना सहरको रूपमा विकास गरेको सेन्जेनले सेन्जेनको उहाँले भ्रमण गर्नुभएको हो त्यहाँ प्रचण्डले विशेष आर्थिक क्षेत्रका बारेमा जानकारी लिनुभएको बताइएको छ नेपालमा पनि विकासका लागि गर्न सकिने पहल र प्रयासका विषयमा पनि स्थानीय व्यवसायीहरूसँग छलफल गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ त्यसै गरी आजै प्रचण्डले चिनिया नेताहरूसँग पनि छलफल गर्नुहुनेछ राष्ट्रपति राष्ट्रपति प्रधानमन्त्री लगायतका नेताहरूसँग भेटवार्ता गर्नुभएका प्रचण्ड भोलि काठमाडौँ फर्कने कार्यक्रम रहेको छ हिजो चिनिया राष्ट्रपतिसँग भेट गरी प्रचण्ड जलविद्युत र पर्यटनको विकासका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य जनार्दन शर्माले आगामी संविधान सभाको चुनावमा आगामी संविधान सभाको चुनाव सत्ताइस वा कार्तिकको सत्ताइस वा अठाइस गते गर्ने तयारी भइरहेको बताउनु भएको छ रुकुमको नुवाको डाँडामा स्थानीय वासीहरूसँगको अन्तर्क्रियामा नेता शर्माले चुनावका लागि तयारी भइरहेको बताउनु भएको हो देशमा राजनैतिक संकट गहिरिँदै गएको भन्दै शर्माले चुनावले देशमा स्थिरता र विकासको बाटो पैल्याउने दावी गर्नुभयो नेपालका लागि चिनिया राजदूत ऊ चुन्ताईले नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालासँग भेटवार्ता गर्नुभएको छ कोइराला निवास महाराजगञ्जमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा कुराकानी भएको बुझिएको छ संविधानसभाको चुनावमा चीनले गर्न सक्ने सहयोगका विषयमा जिज्ञासा राख्नु भएको थियो जवाबमा कोइरालाले संविधानसभाको चुनावका लागि माहौल बन्दै गएको र चुनाव बहिष्कारमा लागेका दलहरू समेत चुनावका लागि सकारात्मक बन्दै गएको बताउनु भएको थियो चुनाव विरोधी दलहरूसँग छलफल भइरहेको भन्दै सबै दलहरूबीच चुनावका विषयमा छिटै आम सहमति बन्ने कोइरालाको भनाइ छ नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले आज त्रिचालिसौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइराखेको छ स्थापना दिवसको अवसरमा आज नेवी संघले जातीयता होइन आत्मीयता खोजौं साम्प्रदायिकता होइन राष्ट्रियता रोजौं भन्ने विषयमा कार्यशाला गोष्ठी आयोजना गरेको छ छलफलमा काङ्ग्रेसका नेता गोपाल मान श्रेष्ठले नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सहमतिमा नल्याएसम्म चुनाव हुनै नसक्ने बताउनु भएको छ नेपाल विद्यार्थी संघको त्रिचालिसौँ स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले वैद्य र उपेन्द्र यादव दलहरूलाई पाखा लगाएर निर्वाचन हुन नसक्ने दावी गर्नुभयो सरकारले एक महिनाको अवधिमा चुनावका लागि तयारी नगरेको भन्दै यस्तै अवस्था रहे मङ्सिरमा पनि चुनाव हुन नसक्ने उहाँको भनाइ छ जननायक बिपी कोइराला र सन्त नेता कृष्ण प्रसाद भट्टराईको सक्रियतामा दुई हजार सत्ताइस साल वैशाख छ गते अर्थात् आजकै दिन नेविसङ्घको स्थापना भएको थियो तर पछिल्लो समय नेवीसँग आन्तरिक विवादमा फस्दै गएको छ यसैबीच नेपाल विद्यार्थी संघ चितवनको आज हुने भनिएको चौबिसौं जिल्ला अधिवेशन प्रतिनिधि विवादका कारण स्थगित भएको छ केही क्याम्पसहरूमा प्रतिनिधि चयनमा विवाद भएका कारण अधिवेशन वैशाख तेह्र गतिसम्मका लागि सारिएको नेपाली काङ्ग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले जानकारी दिनुभयो अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नामका विषयमा सहमति जुटाउन हिजो दिनभर भएको छलफल टुङ्गोमा पुग्न नसकेपछि अधिवेशनको मिति नै सार्नु परेको हो बाँकेको सोनापुर गाउँ विकास समिति वडा नम्बर चारमा रहेको पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ सोनापुरको इटा भट्टीको पोखरीमा डुबेर एघार वर्षे रामचरण यादव र तेह्र वर्षका मथु यादवको मृत्यु भएको प्रहरीले जनाएको छ यसैबीच मृतकका आफन्तले इटा निर्माणको लागि सडक छेउमा बनाएको पोखरीमा बार लगाउनु पर्ने माग गर्दै प्रदर्शन समेत गरेको बाँकी प्रहरीले जानकारी दिएको छ जिल्ला वन कार्यालय नुवाकोटले नुवाकोटको बेलकोट गाउँ विकास समितिको वडा नम्बर सात असारे अमारेमा एकजनालाई जङ्गलमा डडेलो लगाइरहेको अवस्थामा पक्राउ गरेको छ बेलकोट गाविसको गाविस कार्यालयका सहयोगी ओमराज तिवारीलाई डडेलो लगाइरहेको अवस्थामा वन कार्यालयले भेटाएपछि अनुसन्धान सुरु गरेको जिल्ला वन कार्यालय नुवाकोटले जनाएको छ वनमा आगो लगाएको अवस्थामा पक्राउ परेका तिवारीलाई वन वन ऐन अनुसार मुद्दा चलाइएको वन कार्यालयले जनाएको छ जङ्गल क्षेत्रमा आगो लगाएको अभियोगमा वन कार्यालयले मुद्दा दर्ता गराएको नुवाकोटमा यो पहिलो पटक हो हो क्षेत्रमा आगो लगाउनेलाई वन ऐन दुई अनुसार कसुरको मात्रा हेरी बिगो सहित दस हजार रुपियाँसम्म जरिवाना वा एक वर्षसम्म कैद तथा दुवै सजाय हुने व्यवस्था रहेको छ रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ असत्यमाथि सत्यको विजय भए विजय गरेका श्रीरामको सम्झनामा आज रामका मन्दिरहरूमा पूजापाठ गरिँदैछ काठमाडौँको बत्तीस पुतल स्थित राम मन्दिर तथा जनकपुर स्थित राम जानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका भक्तजनहरूको घुइँचो लागेको छ स्वास्थ्य मन्त्रालयले आज र भोलि देशभरका बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ छ महिनादेखि पाँच वर्षसम्मका करिब सैतिस लाख बालबालिकालाई भिटामिन ए र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका करिब चौतिस लाख बालबालिकालाई जुकाको औषधि समेत खुवाइन लागेको हो आज बिहानदेखि देशभरका सबै नगरपालिका र गाविसका हरेक वडामा तोकिएको केन्द्रमा स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाहरूले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइरहेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ राष्ट्रिय खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन् नेपाल बाड़ी नेटवर्क सुन्दै गर्नुहोला पुस्तक पसलहरूको दुनियाँमा पुरानो र विश्वासिलो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 Ratnanagar Bakulahar एक चितवन कर्मचारी पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रामकृष्ण नेउपानी सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे एघार बाइस सैतिस सत्तरी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा राष्ट्रिय खबरमा अब विदेशका खबर पाकिस्तानका पूर्व शासक प्रवेश मुशरफलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ हिजो त्यहाँको अदालतले दुई दिनभित्र मुशरफलाई पक्राउ गर्न आदेश जारी गरेको थियो पूर्व शासक मुशरफलाई इस्लामाबाद स्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी प्रमुख मोहम्मद खालिदले बताएका छन् सन् दुई हजार सातमा न्यायाधीशहरूलाई नजरबन्दमा राखेको विषयमा अदालतमा चलिरहेको मुद्दामा मुशरफलाई पक्राउ गर्न अदालतले आदेश जारी गरेको थियो अदालतले पक्राउ आदेश जारी गर्दा अदालत परिसरमै रहेका मुशरफलाई प्रहरीले तत्काल पक्राउ भने गरेको थिएन अमेरिकाको बोस्टन सहरमा विस्फोट गराउने दुईजना मध्ये एकजनाको प्रहरीको कारवाहीमा मृत्यु भएको छ अमेरिकी सरकारले विस्फोट गराउने व्यक्तिको तस्विर सार्वजनिक गरेको चौबिस घण्टा नबित्दै प्रहरीको कारवाहीमा एकजनाको मृत्यु भएको हो घटना भएको चार